मान्छेको घर घरमा अब तिज भित्रिसकेको छ चेलीबेटीहरू बोलाउने दर खुवाउने रमाइलो गर्ने दिनहरू नजिकिएका छन् तर गुल्मिकी एउटी चेलीलाई घर परिवारले घृणा गर्यो र उनी वृद्ध आश्रममा आएर फालिन बाध्य भइन् हरेक तिजताका हामीले दर्दनाक जीवन भोगिरहेका महिलाहरूको जीवनको गोरेटो लिने गरेका छौँ र यसपालिको तीजमा पनि हामीले गुल्मीको रुद्रवेणी स्थित वृद्ध आश्रममा रहेकी एउटी चेलीको कथा व्यथा आजको जीवनको गोरेटोमा पस्किँदैछौँ त को हुनुहुन्छ त उहाँ हिजो उहाँमाथि कस्तो खालको घरेलु हिंसा भयो र उहाँ यस आश्रममा फालिन बाध्य हुनुभएको छ यसबारे उहाँसँग कुराकानी गर्न सुरु गर्दछौ हजुरको शुभ नाम मेरो जमुना हो जमुना के जमुना पाण्डे घर चाहिँ कहाँ पहिला घर चौरा चौरा भनेको कहाँ हो अस्लेवा गाविसको चौरा गाविस अनि के कारणले गर्दा तपाईँ यहाँ वृद्धाश्रममा आउनु पर्यो अहिले उहाँले बिहा गर्नुभयो मैले सोधेर जो ठिकै छ अब म यतै धर्मतिर लाउँछु तपाईँको परिवार राम्रो भयो भनेर आइग्यौँ कति वर्ष भयो अहिले पैँतिस वर्ष भयो हजुर पैँतिस वर्षदेखि यही हुनुहुन्छ यहीँ छु यहाँ बसेर बत्ती घाती खाने पनि राम्रै चलेथ्यो मलाई दुःख थिएन अहिले बिरामी साह्रै नराम्रो हात खुट्टा नचल्ने र हड्डीको बिमार भनेको छ नसाको र हड्डीको भात भनेपछि उठ्न दिने रहन्छ औषधि बिहान पाँच बजी खान्छु त्यहाँबाट नौ बजी खान्छु त्यहाँबाट एक बजी खान्छु अहिले नौ बजी खाने बेला भएछ तपाईँका छोराछोरी छैनन् छोराछोरी घर अर्को परिवारमा छ मलाई छैन तपाईँलाई छोराछोरी भएनन् नै भाइ टाढा छन् मधेस बम्बई छन् तपाईँलाई छोराछोरी नभएर नि अर्को अर्को ल्याउरोको अहिले अर्को परिवारले जितेपछि दुःख हुने चाहिँ यहीँ बसेको थिएँ ए आश्रमले राम्रो गरेर मलाई नसके बेला खाना ल्याइदिए यति र बाँचे बाँच्ने जस्तो कसैले पनि बाँचे भन्दैन थियो सुन्नु न तपाईँको कति वर्षको उमेरमा विवाह भएको थियो मेरो त पन्ध्र वर्षको उमेरमा बिहा भएको बिहा भएको आठ दस वर्ष अर्को बिहा गर्नुभएको श्रीमानको माया पाउनु पाउनु उति बेला उस्तै माया गर्नुहुन्थ्यो राम्रै गर्नुहुन्थ्यो अब हुँदा पर्दा यस्तै भयो उताको जित भयो माइती देश कहाँ थियो तपाईँको माइती देशमा नजिकै दिनु थियो आमाले आमा मधेस जानुभयो अहिले आमाको चौरासी बुझाने बेला भएछ उही बिरामी हुनुहुन्छ एउटा भाइ हुन् बम्बई थिए यहाँको घनले फोन न त्यो दसवटा हजारले बिउता आएको अर्को बिउता जस्तो छैन बिरामी हुनुहुन्छ कति महिना भयो तपाईँ खाडिएको यहाँ अहिले खाडिएको बिरामी जो भएको यही भदोबाट मुटु दुख्ने हेर्ने भयो पहिला एक वर्ष जो भयो अहिले होसियत नभएको त उतै पुसाबाट यता जो मैले केही गर्न सकेको छैन बाँच्ने आशा हुने तर के गर्ने उपचार पाउनु भएको छैन तर पाएछु अहिले त त्यति त्यति पैसाले त्यही औषधिले भएछ विगतका चिजहरूमा माइतीले खोज्थ्यो होला अहिले आमा नभएर होला नि त्यति वास्ता नगरेको हो म त गई छैन आमा बुढी हुनुहुन्छ म जान सक्दिनँ देशो हो टाढा पनि जायो होइन के अरे यस्तो बाटो छैन त्यहीँ पाल्पा जान सके छैन औषधि गर्न कसरी जाऊँ भनेपछि बुवा हुनुहुन्न बुवा त सानैमा जानुको मलाई यहाँ आमाले आमाले दिएको आमाले यहाँ घरमा दिएको आमाले हो ए बिहा गरिदिनु भएको बुवा हुनु न अहिले हालत त्यस्तै खराब माइती ज्वाङ हो ज्वाङबाट दिनुको मलाई यहाँ अस्ति बाबा बाबालाई यहाँ यहाँ तिजको रङ कहिले पनि थिएन त्यही पनि अब आफ्नै छैन आज कि तिज हो बढी हो कि थाहा यस वृद्ध आश्रममा बस्नु भएको छ माइतीको याद आउँदैन तपाईँलाई याद किन नआएको आउँछ भाइले दिदी म त सुनि तपाईँ भोकाले नमर्नुहोस् भन्छन् नम्बर बम्बईको रहेछ र अरूले फोन गरिदिएर पैसा पठाए अब यो मधेसको नम्बर फेरि छुट्टै हुने छैन मैले आँखा नि अब कहिले काहीँ आउँदा ल्याऊ भन्दा पनि भनिदिरहन्छु उनलाई दिने पनि याद हुँदो रहन्छ अहिले छ सात वर्ष भयो भेट पनि खास तपाईँलाई के बिमार भएर ए बात भन्थ्यो कि खै नसाको पनि हो अडिनु हुँदैन होइन यो घोडा दुखेर यिनी जम्मै ननुगेर यहीँ बिस्तारामा पक्या पक्या भइसु सबैले मलाई पाँच दस रुपियाँ फाले आन् वैशाखभरि एउटा कोसो केरा त खाऊ भन्दै दिन्छन् कसैले त्यो फलफुल दिन्छन् गरी गरी दाँचिए कसैले भनेन सानो कोठा छ तल भुइँमा चिसो छ पानी परेको बेलामा छुइन्छ यस्तो कष्टकर वृद्ध आश्रमको बसाइ छ र मैले यहाँनिर देखिरहेको छु सानो एउटा चुलो छ भगवान्का फोटो राखिएको छ त्यहाँ पुज्ने हुँदो रहेछ उहाँ चाहिँ नि जब निसन्तान हुनुभयो उहाँका श्रीमानले दोस्रो विवाह गर्नुभयो र उहाँ अपहेलित भएपछि आध्यात्मिक धार्मिक भएर बस्न बाध्य हुनुभयो उहाँलाई पनि तिज दसैँ आउँथ्यो होला तर उहाँलाई अहिले तिज छैन बिमारले होस् बढी दुखाइ छ हड्डी हड्डी सुनेर यात्रा भएको थिएँ अब सकियो औषधि फेरि उस्तै छ कति वर्षको हुनु अरे अहिले पचास सात वर्ष कि जन्म भदौको नारायण औषधको भन् लेखिहालेछ भन्थे अनि दिदी बहिनी तपाईँका अरू थिएनन् मेरा दिदी भने एउटी बहिनी छन् कहाँ हुनुहुन्छ अहिले अहिले ज्वाङ गाविस छन् खसेर गाविस अहिले आँस मेटेर गइन् आउन भने त यताको लास उता मैले के लैआम छोरा घर छैनन् यो लास यो घरै यतै औषधि गर्नुपर्छ भनेर भन्दै गइयो अब बेसरी सिरियस देखेपछि म हिँड्ने जस्तो पनि बाटो पनि आएँ म पनि जानीमा पनि सक्दा जान्थेँ अहिले सकेको छैन म जान्छु भन्नेमा पनि छैन आफ्नो पैतालो हिँड्दैन गाडी जान्न पहिरा मात्रै छ यो तिजमा माइतीको आश छैन यसपालि तपाईँ छैन होइन म त जाँदै जान्न कि टाढा छ आमाले आमाको हात भात छँदाखेरि र सकन्जरीमा यहाँ जहाँ छँदा जसरी पनि गएँ अब मधेसमा त गए आइस पैसा चाहिन्छ हजार रुपियाँ हजार रुपियाँ भयो यहाँ चामल किनेर खान पुग्छ भन्नु पर्यो गुल्मी केयर विश्व सञ्जालले तपाईँहरूलाई रासन दियो अनि नगद पनि दियो यस्तै गरेर सबैले सहयोग गरे त हुन्थ्यो नि है सहयोग गर्नुभएको छ अहिले धेरै सहयोग गर्नुभएको छ परारदेखि पहिला पहिला दुःख थियो कहिले कम्बल दिएछन् कहिले पछौरा दिन्छन् कहिले पैसा दिन्छन् कहिले राम राम दिन्छन् त्यस्तै गरी गरी कहिले परार साल पच्चिस पच्चिस किलो चामल दिए आमा पनि हुनुहुन्थ्यो लौता परि आमा जानुभयो मलाई एक वर्ष वर्षलाई पुग्यो पचास किलो चामल एक वर्षलाई पुग्यो है दाल थियो त्यसमा दाल दाल थियो तेल थियो एक किलो चिनी थियो आमा छोरीको गर्दाखेरि दुई दुई किलो दालमा चार मना जति भयो अनि यो बाहिरको जीवन र यो भित्र आइसकेपछि कस्तो महसुस गर्नुभयो के लाग्यो होइन सकन्जरी भगवान्को तपस्या हेर्नलाई आनन्दै छ थियो अहिले पनि त्यति आनन्द मनले मान्दैन कृष्ण गण्डकी छन् साँझ बिहान शङ्कर घन्टा बजिआन् कीर्तन गरिन्थ्यो पाठ गरिन्थ्यो अहिले त्यहाँ जान नसके पनि यहाँबाट कामले सुन्छ यहाँ नराम्रो छैन भगवान्हरू ज गर्वमा छ यहाँ राम्रो छ बस्न गर्न सबै वृद्ध पनि छत्तिस वर्षसम्म यहाँ बस्दा तपाईँलाई त्यस्तो अप्ठ्यारो लागेन मलाई अप्ठ्यारो कहिल्यै लाग्थेन अहिले लाग्छ अहिले पनि अन्त जान बस्न मन छैन यति हुँदाखेरि पनि यहाँको आनन्द छ कि छुट्टै छ आनन्द भगवान् गङ्गा बग्न छ शङ्खण्ड घण्ट कालीगण्डकी सुसाएको सुन्दाखेरि पनि तपाईँलाई आनन्द आउँछ आनन्द छ तपाईँ जस्ता महिलाहरू जस्तो दोस्रो विवाह गरेर अपहेलित भएपछि कोही आत्महत्या गर्न तम्सिने कोही चाहिँ मानसिक सन्तुलन बिगारेर हिँड्ने गर्छन् त्यो भन्दा त यही राम्रो रहेछ है त्यस्तो गर्न अथवा शरीर हत्या गर्न राम्रो होइन यसरी बसेर जिन्दगी बिताइए भने चाहिँ शरीरले जान्छ कि भने बिमारले अलिकति डसिराखेछ नसके बेला या मलाई जति पनि गर्नुभएको भक्तनी आमाहरूले बाबाहरूले ती पौडका भात ल्याएर खोइदिने खानुपर्छ भने मलाई निलिएन कि खान पनि पानी पनि पनि मिल्दैन शिवरात्रि आदिन सबैले फलार बनाएको मलाई खानै भएन यहाँ जबरजस्ती नखाएर भन्दै पुजारी बाबाले पियाइदिएको सम्झन्छु जाउनु नसक्दाखेरि होइन गर्नुपर्ने सक्दा गर्नुपर्ने त्यति रहन्छ भन्ने भयो भने साह्रै कस्तो अहिले पनि याद आइरहेको छ दुःख लाग्छ गिलासमा ल्याएर पियाइदिनुहुन्छ यहाँबाट सुकेको छ जान्न तिखा लाख पानी पिउनु हुँदैन त्यस्तो भयो कसैले पनि बाँची त मलाई भनेकै होइन सबै बैशाखमा शनिबार आउनेले केरा पाँच दस रुपियाँ फालिदिन्थे मैले एउटा केरा आएको छु जनजन खानु पर्यो शरीरका लागि भन्छु कसै कसै दबाई खानालाई खान्छु पनि गरेँ दबाईको डे त छवटा गोली खानेले जिर्कै उठाएको थियो अनि घटाउने भन्नु डाक्टरले चावडा खाँदा पनि उठाइदिए अब सब जम्मै एउटो खानेमा सकियो अब त्यहाँ उठ्नु भएको छैन फेरि दलतिर जान जान त तपाईँ यस्तो कष्टकर जीवन जिउनु भएको छ यस्तो खाडिनु भएको छ लडिरहनु भएको छ के भन्न चाहनुहुन्छ सबैसँग आफ्नो जीवन रक्षाका लागि अहिले ठिकै छु सबैले गरे अब के भनौँ र तपाईँहरूले पनि यत्रो परिश्रम गर्नु कहाँदेखि आउनु थियो भाषण गर्नु थियो मैले यहाँ सुने कि तलतिर जानु थियो जान सकिन कसो कसो परमात्माको भर परेपछि गुरुहरूले भन्नुहुन्थ्यो ईश्वरले जन्म दिएको शरीर हो उसमा भर पर्ने हो भने जन्मदाखेरि कि दुध लिएर आएको र हामीले दुध पठाएको थियौँ नि आमाका तनमा खानाको लागि परमात्माले झाडो पनि दिनुहुन्छ ईश्वरको भर पर्नुपर्छ पर भन्नु खानाको लागि त अहिले के खाने भने पनि यतिर यतिर आएर भइहालिएछ ज्यानलाई भएछ मैले त चामल त किनेर बोरा बोरा खान्थेँ सकेर आइसक्यो रे पैसा जलिदिए पनि दबाईमा जान्छ बाटा खर्च उहाँ गएर पनि अब मान्छे लिएर गएपछि केही नभएकालाई ज्योति भए पुदो रहन्छ अहिलेलाई साह्रै दुःख भयो एकचोटि रोइकललाई दुई महिनालाई औषधिले ल्याए अब के सोकिया छ यो तिज भन्छन् सबैलाई मान्न परिएछ मलाई त परेको थिएन श्रीमानले अहिले हेरविचार गर्नुहुन्न अहिले आउनुहुन्न कहिले काहीँ भेट्न कहिले काहीँ आफ्नो काम आउनु आउनुहुन्छ त्यति आउनु काम परिवार त आउनुहुन्छ आउनु भने पनि अब त्यहाँ भाइले पैसा पठाएछ लिन जानुभएछ ल्याएर दिन थियो मलाई किलाई यस्तालाई दिएर क्यार्ने हो औषधी गर्न जानु पर्ला यहाँ अब पैसा छ भन्दा कसैले लोइदिएला आश्रमा दिनुहोस् मलाई नदिनुहोस् भनेर मलाई देखाएर मैले दलित दिन पठाइयो चार फेरलाई पुग्यो तपाईँको त यस्तो जीवन भयो भयो राम्रो भएछ गरे राम्रो सुखै पाउँछ दुःख गेला सबैले पाउनु पर्यो सुखै पाए त भयो छोरा जन्मे छन् गर्लान् यो दुलै छन् कहाँ आमा हुनुहुन्छ तपाईँ अलिक सुनिएको जस्तो देखेँ नि मैले हो शून्य दबाईले हो सबै शून्य खान्छ नि कहाँ पाल्पा जानुभएको जाँचौँ पाल्पा गयो औषधि बाँचनझरी खानुपर्छ जान्छ न यस्तो गति छ पैसा मात्रै चाहिन्छ बाँचनझरी औषधि खाने अब बाँच्ने औषधि खायो औषधि भएर त यसो भन्नुपर्ने अब औषधि आफै घटाएका अब पहिला उन्नाइस सौदेखि एक त औषधि खाएपछि यति पकाएर खान थाले तपाईँको जुन विवाह पछि आठ दस वर्षसम्म त राम्रै भएको थियो होला दस वर्षपछि बिहा गर्नु बिहा गरेपछि त्यति वास्ता हुन छाड्यो बिहा गरेपछि हुँदो रहेछ तर मलाई बस्न त भन्नुहुन्थ्यो यहाँ योतिर घर बसेको त त्यति रुचि गर्नु त्यो राम्रो मान्नु नि त्यो कुरा हुँदा पर्दा त्यस्तै हुँदो रहेछ दुई परिवारमा पऱ्यो मान्छे पनि जति पनि पालेका हुनुहुन्छ अधिकांश मैले आमाहरूलाई भेटेँ यहाँनिर प्राय गरेर धेरै जस्तो घरेलु हिंसा परेर होइन श्रीमानबाट धोका खाएर बाउ आमाले नहेरेर त्यसरी आएर पनि बस्नु भएको रहेछ अधिकांश बा आमाले हेर्न अब आमाले सकिन्छ जति पनि हेर्नु थियो अहिले पनि के भन्ने भइरहेको राखेको छ कहिले काहीँ फोन गर्नुहुन्छ फोन गर्नुहुन्छ अब फोनमा बोल्न सक्नुहुन्न आफूसँग फोन पनि छैन त्यो फोनको साधन पनि पहिला थिएन अहिले जान्नुहुन्न गर्दाखेरि कस्तो छ हौ के छ हौ भाइ घर आइपुगे आउने फुर्सद भएन यो फिटिक आउँछु भन्नुको अहिले फोन छैन मैले फोन गरेर पनि फोन गर्न चाप नगर्न सांसारिक वस्तुदेखि मिचिनु हो होइन कि अब आफूलाई चाहिँ यस्तो सन्चेत नभएपछि के रस रङ भएर अब नजिकै भए जाने भने पनि हुन्थ्यो जान सन्चेर जान्थे आफ्नो खाना पनि पैसा भएर जाने हो अर्कासम्म धेरै प्यार खाइरहनु पनि भएन तर खाइ पनि थिएँ अहिले त सकेको छैन कसैलाई एक किलो आलु ल्याइदियो अडतालिस रुपियाँ किलो भन्छ दाल ल्याइदियो दाल खानु भएन पेट दुखो पकाउनु सकेको छैन जनताना यो साग आमाले अरू माघो हिँडे पनि जो हिँडे पनि छोरी आउन् हरिया मकै पाके यहाँ दुध छ निस्तै खाइछन् आमा भन्नुहुन्छ गएर जसरी पनि जान्थे त्यो आमा कलेसले अझै पनि भन्नुहुन्छ दोकानमा गएर डेढ ल्याएर खाउनु भोकले नमरनु भनिरहनुहुन्छ फोनमा आमा भनेको आमै रहेछ है मन खाने रहेछ छोरछोरी घा पोल्ने रहेछ तपाईँहरूले सुनिरहनु भएको छ गुल्मीको रुद्रवेणी वृद्ध आश्रममा रहनु रहनुभएकी यी सन्ताउन्न वर्षीय जमुना पाण्डे खाडिएर यो साँगुरो कोठामा लडिरहनु भएको छ उहाँसँग उपचार गर्ने पैसो छैन उहाँको अवस्था देख्दाखेरि मनमा करुणा जाग्छ उहाँलाई सहयोग गर्न चाहनुहुने महानुभावहरूले यस मन्दिर व्यवस्थापन समितिका पदाधिकारी यहाँका पुजारीहरूलाई सम्पर्क गरेर उहाँको जीवन रक्षा गरिदिनु हुन हामी आग्रह गर्दै आजको जीवनको गोरेटो यही भिट मार्न चाहन्छौँ हस्त दिदी हस्त नारायण चाहे होस् तपाईँहरूलाई राम्रो होस् कहाँदेखि आउनु तिजाको बेलामा तपाईँहरूको भविष्य छोरा नातिलाई राम्रो होस् भने जस्तो कुरा जेमा पनि पाओस् भक्ति लाओस् सबभन्दा ठुलो भक्ति रहेछ यो भक्ति हो तपाईँहरूको यो भक्ति हो यति गर्न चाहना तपाईँहरूले गर्नु भएको रहेछ हस् तपाईँलाई कहीँ कतिबाट सहयोगको सूचना आयो भने हामी यस मन्दिर व्यवस्थापन समितिलाई सम्पर्क गरेर समितिले फेरि राम्रो गर्नुभएछ यस्ता समिति कहाँ कहाँ काठमाडौँ गएर यो घर बनाउने यो आफहरूको पनि पेसा छ राम्रो गर्नुभएछ यो डाक्टर बलराम डाक्टरले राति बिरामी भइसक्यो एउटा आधार हुँदो रहेछ जमुना सन्चो भयो जमुना सन्चो भयो सन्चो भएछ तपाईँ राम्री हुनु भन्नुहुन्छ ओहो नि यस्तो गराउने होला पनि उयो होला नि ईश्वर गरिब यस्तै गरिब दाई आएर सोध्नु बोल्नु तपाईँ डाक्टर कति बिरामी छन् भन्छ यो मनले दिन भन्नु सन्चो भएछ अब त सन्चो भएछ हिँड्न पर्छ भन्नुहुन्छ हिँड्नमा मलाई कति अरू हिँड्न मन लाग्छ कति रहर लाग्छ सडप सडप जुत्ता लाएर मान्छे हिँड्दाखेरि कस्तो हुन्छ आउनु भयो त अरू चल्दैन भिक्काएर हो भने जस्तो हुन्छ आज पनि अरू हुनुहुन्छ मलाई बिर बस बिरामी भने त जानको हुन्छ त दिदी हस् हुन्छ जानुहोस् राम्रो गर्नु काम गर्नु चामल पनि ल्याउनु भएको रहेछ बोकिया थिए चामल चिनी दाल तेल साको छ र पैसा पनि तपाईँले प्राप्त गरिसक्नु भएको छ र उपचारको लागि केही खर्च पक्कै पनि दयावान श्रोताले हुनेछ भन्दै म बिदा चाहन्छु दिदी हस् हस् त ल